नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौं अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट सरकार र नेकपा माओवादी नेतृत्वको मोर्चाबीच आज पनि छलफल हुँदै लामो समयदेखि मिर्गोला मोटु मधुमेह रोगबाट फिर्द कंग्रेस नेता गोपाल पहाड़ीको निधन आफूहरूको माग पूरा गरे पनि मंगसिर चार गते चुनाव हुन नसक्ने नेकपा माओवादी उपाध्यक्ष गजरेलको भनाई उच्च स्तरीय राजनैतिक समितिको कारण दोस्रो संविधान सभाको चुनाव अनिश्चित भएको राप्रपा नेपालका अध्यक्ष थापाको भनाई भारतको बिहारमा आज भएको रेल दुर्घटनामा पैंतिस जनाको मृत्यु हिंसा जारी रहे सेना चुप लागेर नबस्ने इजिप्टका सेना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 नेकपा माओवादीको पार्टी कार्यमा छलफल हुने तयारी चलिरहेको छ वर्तमान सरकार परिवर्तनलाई मुख्य एजेण्डा बनाएको नेकपा माओवादी नेतृत्वको मोर्चा वर्तमान सरकारले गराउने संविधान सभा चुनावमा सहभागी हुन सक्ने निर्णयमा पुगेको छ आइतबार दिउँसो बसेको मोर्चाको बैठकले अहिलेको सरकारलाई मान्यता दिइसकेको तर सरकारले चारदलीय निर्णय मान्न नहुने निष्कर्ष निकालेको छ मोर्चाले सोमबारको बैठकमा आजको बैठकमा चुनावी कार्यक्रम स्थगित गर्ने मुख्य एजेण्डा बनाउने तयारी गरेको भएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य गोपाल राज पहाडीको आज बिहान निधन भएको छ लामो समयदेखि बिरामी रहेका पहाडीको सिना मङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो मृगौला मुटु मधुमेह उच्च रक्त साउन पाँच गते अस्पताल भर्ना गरिएको थियो शङ्खुवा शोभाको माध्यस्थित सम्पन्न परिवारमा जन्मनुभएका उहाँ मनरेतर्फबाट नेपाली कंग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँ सभापति सुशील कोइरालाको ज्यादै निकट मानिनुहुन्थ्यो पञ्चायतकालदेखि नै कंग्रेसमा सक्रिय हुनुहुन्थ्यो स्वर्गीय पहाडीको शवलाई पार्टीको केन्द्रीय कार्यमा श्रद्धाञ्जलीको लागि राखिएको छ नेता पहाडीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेता पहाडीकी भान्जी मन्जु भट्टराईले जानकारी दिनुभयो पहाडीको निधनको शोकमा नेपाली कंग्रेसले भाद्र तीन चार पाँच गते तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ साथै केन्द्रीय र जिल्लामा शोक कार्यक्रम बाहेक अन्य कुनै औपचारिक कार्यक्रम गर्ने भएको छ पहाड़ीको निधनको तेह्र दिनको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने नेपाली कंग्रेसले जनाएको छ निर्वाचन आयोगले आज पनि फोटोसहितको मतदाता नावली संकलनलाई जारी राखेको छ एक भदौबाट शुरू भएको नावली संकलन कार्य सात भदौसम्म जारी रहनेछ थप गरिएको दुई दिनभित्र देशभरबाट अठार हजार दुई सय सन्ताउन्न जनाले फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ हिजो मात्रै तेह्र हजार दुई सय नाम दर्ता गराएका थिए हिजो सबैभन्दा बढी काठमाडौँमा चार जना र सबैभन्दा कम मनाङमा पाँचजनाले नाम दर्ता गराएको पनि आयोगले जनाएको भएको छ दुई हजार सत्तरी साल मसान्तसम्म अठार वर्ष उमेर पुगी मतदाता नावली सम्बन्धी एन दुई हजार त्रिसठी बमोजिम मतदाता हुन योग्यता पुगेका नागरिकको लागि भदौ सात गतेसम्म देशभरका उठे जिल्ला निर्वाचन कार्यालयमा मतदाता नावली दर्ता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिएको छ मधेसी जनाधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गक्सुधाले चुनावको मिति सार्न नसकिने बताउनु भएको छ वैद्य पक्षले चुनावको मिति सार्नुपर्ने मुद्दालाई मुख्य एजेण्डा बनाइरहेको बेला गक्सुधाले भने मंसिर चार गते हुने चुनावको मिति परिवर्तन गर्न नसकिने प्रश्न पार्नु भएको छ नलफ्रासी जाने क्रममा आज भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकार पनि परिवर्तन हुन नसक्ने बताउनुभयो सरकार परिवर्तन गर्न खोज्नु भनेको निर्वाचन हुन नदिने षड्यन्त्र भएको सरकारको कक्षधारको भनाइ छ कुनै एउटा दल चुनावमा सहभागी नहुँदैमा सम्पूर्ण प्रक्रिया परिवर्तन गर्न नसकिने समेत उहाँले बताउनुभयो कक्षधारले उच्च स्तरीय राजनैतिक समिति आवश्यक परे सक्रिय हुने बताउनु भएको छ पत्रकारको जिज्ञासामा कक्षधारले संयन्त्र तत्कालको लागि निष्क्रिय रहे पनि आवश्यक परे सक्रिय हुने बताउनु भएको हो उपेन्द्र यादवले पनि संयन्त्रलाई स्वीकार गरेर संयन्त्रमा समावेश भएको कक्षधारको भनाइ थियो मुलुकको गतिरोधको अन्त्यका लागि चुनाव बाहेक अरू कुनै विकल्प नभएको कक्षधार शाहले बताउनुभयो कुनै दल चुनावमा नआउनु भनेको जनताको इच्छा विपरीत हुने बताउँदै उहाँले चुनावबाट भागेर नभई यसमा सहभागी भएर मुलुकको समस्या समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले आफूहरूको माग पूरा गरे पनि मंगसिर चार गते चुनाव हुन नसक्ने बताउनु भएको छ आज बिहान जनकपुरमा भएको पत्रकार सम्मेलनमा उहाँले मोर्चाले राखेको अठार बुधे माग पूरा गरिए चुनावको मिति पनि सार्नुपर्ने भएकाले मंगसिर चार चुनावमा मंगसिर चारमा चुनाव नहुने निश्चित रहेको बताउनु भएको हो सरकारले जबरजस्ती बल प्रयोग गरी चुनाव गराउने प्रयास गरी मुलुकमा ठूलो द्वन्द हुने उहाँको दावी छ चुनाव हुने नहुने चार दल तथा सरकारमा निर्भर भएको र चुनाव गराउनको लागि मिति सार्नुपर्ने र आफूले राखेको माग पूरा गर्नुपर्ने गजरेलले बताउनुभयो आफूहरू चुनावको विरोधी नरहेको र यथास्थितिमा चुनाव गराएर मुलुकलाई सिक्किमीकरण र भुटानीकरण गर्न खोजेकाले चुनाव बहिष्कार गर्नु बाध्यता रहेको उहाँको भनाइ थियो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उच्च स्तरीय राजनैतिक समितिका कारण दोस्रो संविधान सभाको चुनाव अनिश्चित भएको भन्दै तत्काल समिति खारेज गर्नुपर्ने बताउनु भएको छ कतारमा सम्पन्न राप्रपा नेपालको भेलामा सहभागी भई आज स्वदेश फर्कनु भएका थापाले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री परिषदका अध्यक्ष या राष्ट्रपतिले अधिकार प्रयोग गरी उच्च स्तरीय समिति खारेज गर्नुपर्ने बताउनु भएको हो थापाले उच्च स्तरीय समिति विघटन गरेर अगाडि बढे मात्रै निर्वाचनप्रतिको आशंका हट्ने बताउनुभयो विभिन्न माग राख्दै संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले गरेको हडतालको कारण पूर्वी तराईको जनजीवन प्रभावित भएको छ पूर्वी नेपालसँगै तराईका विभिन्न जिल्लामा गरेको आम हडतालको कारण पूर्वी तराई र पहाड़ी जिल्लाहरूमा सार्वजनिक यातायात चल्न सकेका छैनन् विद्यार्थी बोक्ने बस एम्बुलेन्स तथा अन्य साना सवारी साधनहरू भने निर्वाध रूपमा चलेका छन् शैक्षिक संस्थाहरू आंशिक रूपमा चलेका छन् भने बजार पसलहरू पनि खुलेका छन् सोनसरीको मुख्य बजारहरू धरान इटहरी इनरुवा दुहैबी झुम्का तथा अन्य ससाना सहरका पसलहरू फाटोफुटो खुलेका छन् सार्वजनिक यातायात नचलेको कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाई भएको छ लागौसुद सहित पक्राउ परेका दुई युवकलाई आज चितवन प्रहरले सार्वजनिक गरेको छ कविलास दुईका छब्बीस वर्ष सन्त बहादुर गुरूङ र सोइसा निवासी उनातिस वर्षीय मणिराज गुरूङलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो मुगले नारायणगढ सड़क खण्ड अन्तर्गत कविलास गाविसको तालमा प्रहरीले हिजो यी दुई युवकलाई पक्राउ गरेको थियो प्रहरीले उनीहरूको साथबाट नौ सय एम्पुल डाइजोपम र एघार सय एम्पुल मोफिन बरामद गरेको छ साथै उनीहरूको साथमा रहेको ना पाँच प आठ तिन छ एक नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ बरामद गरेको लागु औषध अहिलेसम्मकै ठूलो परिमाणको रहेको प्रहरी नायब परीक्षक सञ्जय सिंह राउतले बताउनुभयो यस्तै नजिकै गरेको चाडपर्वलाई मध्यनजर गर्दै यही भाद्र पाँच गतेबाट विशेष सुरक्षा योजना लागू गरिने राउतले जानकारी दिनुभयो चाडपर्व नजिकै गर्दा अपराधिक घटना र उशृङ्खल कार्य बढ्न सक्ने भन्दै यस्तो अभियान चलाउन लागेको राउतले बताउनुभयो तोकिएको मितिमा संविधान सभाको अर्को चुनाव सम्पन्न हुनुपर्ने कामना गर्दै महोत्तरीको बर्दिवासमा एक साधुले आफ्नै साथीमा जमरा उमारेका छन् बर्दिवास पाँच स्थित कामेश्वरनाथ महादेव मन्दिरमा साउन आठ गतिदेखि हठयोगी सन्त हरिहरपुरी महापुरूषले अखण्ड निराहार व्रत बसी छातीमा जमरा उमारी शुभकामना गरेका हुन् साधु हरिहरपुरीले साउन पूर्णिमाका दिन छातीमा उमारेका जमरा विसर्जन गर्नेछन् देशमा शान्ति मानव कल्याण र तोकेकै भितिमा संविधान सभाको निर्वाचन सम्पन्न हुनुपर्ने कामनाको लागि आफूले छातीमा जमरा मारेको साधु हरिहरपुरीले बताउनुभयो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 भन्दै आक्रोश व्यक्त गरेका हुन् यस्तै केही रेलकर्मीहरूलाई बन्दको बनाएर समेत राखिएको छ रेलमा अहिले पनि आगो लागिरहेको छ भने रेलको चारवटा डिब्बा जलेर नष्ट भएको बीबीसीले जनाएको छ प्रहरी र भारत प्रशासनको अधिकारीहरू अहिले घटनास्थलमा रहेका छन् धमहारा घाट स्टेशन नजिक आज कातेनी स्थान मन्दिरमा ठूलो मेला लाग्ने भएकोले त्यस क्षेत्रमा निकै भीड़भाड़ भएको थियो भने रेलको गति पनि निकै भएकाले दुर्घटना घटेको बताइएको छ युद्धको कारण लामो समयसम्म परिवारसँग छुटिएकालाई पुनर्मिलन गर्ने दक्षिण कोरियाको प्रस्तावलाई उत्तर कोरियाले स्वीकार गरेको कार्यक्रम परम्परागत पर्वको दिन आउँदो सेप्टेम्बर उन्नाइसमा उत्तर कोरियाको पर्यटकीय रिसोर्टमा हुने उत्तर कोरियाली सरकारी संचार माध्यमले जनाएको छ दक्षिण कोरियाका राष्ट्रपति पार्क गेहने गेनहेले दुई हजार दसमा स्थगित भएको पुनर्मिलनलाई निरन्तरता दिन गत हप्ता प्रस्ताव राख्नु भएको थियो राष्ट्रपति गेनहेले दुई देशबीचको सम्बन्ध सुधारको लागि संयुक्त औद्योगिक प्लान्ट पुनः सञ्चालनको लागि पनि प्रस्तावमा जोड़ दिनु भएको थियो सन् उन्नाइस सय पचासदेखि उन्नाइस सय त्रिपन्नसम्मको युद्धमा दशौं लाखको हाराहारीमा नागरिक परिवारबाट छुटिएका थिए दुई हजार दसमा पुनर्मिलनको कार्यक्रम स्थगित हुनुभन्दा अघि करिब बाइस हजार कोरियालीले आफ्नो परिवार भेट्न पाएका थिए अब खेल समाचार मैत्रीपूर्ण खेलका लागि कुवेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतको अल अरबी टीमलाई दुईका विरूद्ध आठ गोलले पराजित गरेको छ आइतबार राति अल अरबी रंगशालामा भएको खेलमा नेपालका विमल घरती मगरले ह्याट्रिक गरे भने सन्देश साउखल निराजन खड्का विजय गुरुङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे सत्र वर्ष मुनिको राष्ट्रिय टोली स्ट्राइकर घरतीले सिनियर राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक गरेका हुन् अल अरबी टोलीसँग भएको खेलमा इण्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै नेपाली डिफेन्डर रोहित चन्द पनि सहभागी भएका थिए यसअघि नेपालले कुवेतको बीस वर्ष मुनिको टोलीलाई दुई शून्यले हराएको थियो काठमाडौँ भने साप च्याम्पियनसिपको तयारीका लागि बहराइनको भ्रमण सकेर नेपाली फुटबल टोली कुवेतमा रहेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकार र नेकपा माओवादी नेतृत्वको मोर्चाबीच आज पनि वार्ता हुँदै लामो समयदेखि मिर्गोला मोटु मधुमेह रूपबाट फिर्द कंग्रेस नेता गोपाल पहाड़ीको निधन तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने कंग्रेसको निर्णय आफूहरूको माग पूरा गरे पनि मंसिर चार गते चुनाव हुन नसक्ने नेकपा माओवादी उपाध्यक्ष गजरेलको भनाई उच्च स्तरीय राजनैतिक समितिको कारण दोस्रो संविधान सभाको चुनाव अनिश्चित भएको राप्रपा नेपालका दक्ष थापाको उद्घोष भारतको बिहारमा आज भएको रेल